तिन जी पार्क हटिया गलकुट बागलुङ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता अब समाचार विस्तारमा गलकुत नगरपालिका वडा नम्बर तिन हटिया बजार बिएनबी चोक बिएनबी चोक नजिकै केही समय अगाडि मोटरसाइकलले थक्कर दिँदा एक बालक घाइते सामान्य घाइते भएका छन् गलकुत नगरपालिका वडा नम्बर तिनको छड खोलाबाट हटियातर्फ आउँदै गरेको ढ एक प सत्तरी जिरो सात नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेका गलकुट नगरपालिका वडा नम्बर तिन हटिया बजारका पाँच वर्षीय जानकी लामालाई ठक्कर दिँदा लामा घाय सामान्य घाइते भएको प्रहरी चौकी हटियाले जनाएको छ घाइते लामाको टाउकोमा सामान्य चोट लागेकोले हतियामा अञ्चल अस्पताल कोरोनाका कारण ओपिडी सेवा बन्द भएपछि हरिचर गलकुट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको ट्राफिक प्रहरी प्रदीप कुँवरले जानकारी दिनुभयो गलकुट नगरपालिका वार्ड नम्बर पाँच टेवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्ति कला कार्यशालामा कुदिएका पन्ध्र मूर्ति प्रतिस्थापन गरिएको छ निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो कोरोना भाइरस कोभिड उन्नाइसको विषम स्थितिले गर्दा संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो अब भने मूर्ति स्थायी संरचनामा संरचनामा ठडिसकेका छन् त्यहाँ पन्ध्रवटै मूर्तिलाई अलग अलग ठाउँमा प्रतिस्थापन गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ प्रतिष्ठानको आयोजनामा गत फागुन पाँच गतिदेखि एक्काइस गतिसम्म चलेको कार्यशालामा दस देशका पन्ध्र कलाकारले मूर्ति कुदेका थिए मूर्ति प्रतिस्थापन का लागि पहिल्यै काम थालिएको भए पनि दक्ष श्रमिक र प्राविधिकको अभावले ढिलो भएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राणाले बताउनुभयो कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले मूर्तिको प्रतिस्थापन भइसकेकाले अब मूर्तिको शीर्षक दिने विवरण राख्ने र साजसज्जाको काम बाँकी रहेको बताउनुभयो कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने दाताको शिलालेख राख्ने लगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ बिस्तारै स्थिति सामान्य हुँदै गएकाले अब भने कामले गति लिने जनाइएको छ कार्यशाला कार्यशाला स्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रूपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ त्यसको विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत बनिसकेको छ अध्यक्ष राणाले प्रवेशद्वार टिकट कक्ष निर्माणको काम छिटै अघि बढाइने बताउनुभयो कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीण श्रेष्ठ ओम खत्री राज राजन काफले बुद्ध चौधरी राजु र राजु पिटाकोटेले भाग लिनुभएको थियो त्यस्तै जापानका जुनिचिरो सगिमोती चिनका ल्युयाङ इटालीका बेतिनो फ्रान्सेनी फ्रान्सका जिभियर गुन्जालेज र ताइवानका लि लिन ली जेनले कार्यशालामा मूर्ति कुद्नु भएको थियो कार्यशालामा क्यानाडा क्यानाडाकी जुली ग्यालप्सी भा भारतका टुटु पटनायक इजरायलकी तान्या प्रेमी प्रिमे प्रिमेन्जर ब्राजिलका जर्ज लुज सोडर र युक्रेनका मूर्तिकार ल्युड माइला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 द एक ज दुई दुई सय चौन नम्बरको पिकअप जिप तङरामको धारा माध्यमिक विद्यालय नजिकै बिहिबार राति दुर्घटना हुँदा धम्चा देउरालीकी सडचालिस वर्षीय देवी श्रेष्ठ घाइते हुनुभएको छ उहाँको हात र धारमा चोट लागेको छ घाइते श्रेष्ठलाई धौलागिर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखराको गण्डकी अस्पतालमा लगिएको छ चालक सहित जिपमा रहेका अन्य चारजना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी देशपी राजेन्द्र रेग्मीले बताउनुभयो अगाडि सडकबाट केही मिटर तल खसेको थियो बागलुङका एक सुत्केरी महिला महिलासहित नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ क्षरक उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा एक सुत्केरी महिला सहित चार शङ्कास्पद बिरामी नेपाली सेना प्रहरी रहेका छन् यसबाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो प्रहरीमा कार्यरत एक महिला एक पुरुष कारागारमा रहेकी निसी खोलाकी एक एकजना महिला धौलागिरी अस्पतालको एक कर्मचारी नेपाल बैङ्कमा कार्यरत एक महिला कर्मचारी बागलुङ नगरपालिका वार्ड नम्बर नौको एकजना पुरुष बागलुङ नगरपालिका वार्ड नम्बर दुईका दुईजना पुरुष र बागलुङ बजारमा औषधि पसल सञ्चालन गरेका एक पुरुषमा कोरोना पुष्टि भएको कोभिड उन्नाइस फोकल पर्सन देवप्रसाद देवप्रकाश घिमिरेले जानकारी दिनुभयो यो सँगै जिल्लामा सङ्क्रमित सङ्ख्या छ सय सैँतिस पुगेको छ यसमध्ये चार सय पच्चिसजना निको भइसकेका छन् एक सय त्रिहत्तरजना आइसोलेसनमा रहेका छन् जयमिनी नगरपालिका वडा नम्बर एक सेराको वसुन्धर शर्मा वसुन्धरा कुस्मी सेराकी वसुन्धरा शर्मा एकल महिला हुनुहुन्छ परिवारमा कोही नभएका र नौ दशक पुगिसक्नु भए कि उहाँको सहारा सामाजिक सुरक्षा भत्ता मात्रै हो कुस्मी सेराकै मणिरत्न पाध्य पनि वृद्ध दम्पति हुनुहुन्छ उहाँहरूले सामाजिक सुरक्षा भत्ता पाउन थालेको वर्ष भयो अपाङ्गताको निलो परिचय पत्र भएका एक छोरा पनि हुनुहुन्छ तिनैजनाले पाउने सामाजिक सुरक्षा भत्ताले मात्र मात्रै उहाँहरूको गुजारा चल्दै आएको छ बागलुङ नगरपालिका वडा नम्बर छका तुलसीराम शाह आचार्यले चाड आचार्यको चाडपर्व खर्च पनि सामाजिक सुरक्षा भत्ता नै हो यो वर्ष समयमा सामाजिक सुरक्षा भत्ता नआएकाले दसैँका बेला हातृत्व भएको छ उहाँले भन्नुभयो दसैँ पैसा भइदिएको भए केटाकेटीलाई दक्षिणा दिन हुन्थ्यो मन लागेको खान मिल्थ्यो तर भत्ता आएन खर्चकी समस्या छ दसैँका बेला आउने भत्ता नआउँदा आफूहरू मर्कामा परेको यहाँका ज्येष्ठ नागरिकहरूले बताउनुभयो उहाँहरू जस्तै बागलुङमा सामाजिक सुरक्षा भत्ता कै भरमा खर्च चलाउने र पर्व मनाउने धेरै छन् कोरोना कहरका बीचमा पनि गाउँमा दसैँको रमझम छाएको छ जिल्लामा सबै ठाउँमा धेर थोर लाउरे पनि भित्रिएका छन् सहर पछिकाहरू घर फर्किने मेसो गर्दैछन् गाउँमा दसैँ आएपछि जिल्लाका दसौँ स्थानीय तहका ज्येष्ठ नागरिक एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले भने यो वर्ष दसैँको अनुभूति गर्न पाएनन् दसैँ सुरु भएपछि सामाजिक सुरक्षा भत्ताको किस्ता रकम बुझेर दसैँ मनाउने गरेका उनीहरूको यसपालि हात खाली भएको हो खै कि महामारी भन्छन् पैसा सकेछन् र हो कि के हो भत्ता दिएनन् कुस्मी सेराकी वसुन्धराले भन्नुभयो हामी जस्ता केही नभएकाले पनि त पहिला हेरे हुने हो मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका यहाँका स्थानीय तहले ढिला गरी रकम निकासा गर्दा बैङ्कहरूले लक्षित समुदायसम्म भत्ता पुर्याउन सकेका छैनन् दसैँ सुरु हुने दिनभन्दा दुई दिन अघि मात्रै यहाँका स्थानीय तहले बैङ्कमा रकम पठाएका छन् हामीले काम धमाधम गरिरहेका छौँ दुई हजार पाँच सय जनाको खातामा अपडेट गरेर एकै दिन पैसा राख्न सम्भव नै भएन एनएमबी बैङ्क कुसमिसेरामा कार्यरत भीमले भन्नुभयो ढिला गरी खातामा पैसा आएकाले यो समस्या भएको हो जिल्लाको गलकुट नगरपालिकाले ओडा नम्बर दस बाहेक सबै ओडामा सामाजिक सुरक्षा भत्ता पुर्याएको छ भने बागलुङ नगरपालिकाले केही ओडामा मात्रै भत्ता बाँडेको छ हामीले बैङ्कमा बताउने हो बाँड्ने काम बैङ्कको हो तमानखोला गाउँपालिकाका प्रशासकीय अधिकृत प्रभात लामिछानेले भन्नुभयो ढिलो गरी निकास आएकाले बैङ्कले बाँड्न सकेनन् साथी वर्ष मुनिका एकल महिला र महिला र निलो परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरूले दिँदै आएको भत्ताको विषयमा सरकारले पटक पटक निर्णय फेरेका कारण समयमा भत्ता पौड्याउन नसकिएको काथेकोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर कार्कीले बताउनुभयो स्थानीय तहले ढिला गरी निकासा गरेकाले र बैङ्कको पहुँचमा पौष वडा तहसम्म नभएका ठाउँमा भत्ता वितरणमा समस्या भएको हो स्थानीय सरकारले पठाएको पैसा बैङ्कमा अल्झिँदा दसैँका बेला ज्येष्ठ नागरिक एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको हात खाली भएको छ रोजगारीको सिलसिलामा बेला बेलायतमा रहेका नेपालीहरूले धौलागिरी अस्पताल बागलुङमा अक्सिजन मेसिन सहयोग गरेका छन् कोरोना महामारीको समयमा अक्सिजनको कमीका कारण बिरामीको मृत्यु हुन सक्ने भन्दै अभाव टार्न अक्सिजन उत्पादन गर्ने मेसिन सहयोग गरेका हुन् उनीहरूले दुई लाख मूल्य पर्ने मेसिन अस्पताल व्यवस्थापन समितिको नाममा पठाएका छन् बागलुङको काठीखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहनुभएका गैर आवासीय नेपाली सङ्घ युकेका अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्ष नारायण दत्त कडेलको पहलमा रकम सङ्कलन भएको थियो सोही रकमबाट मेसिन किनेर अस्पताललाई पठाइएको कण्डेलले बताउनुभयो मेसिन अस्पतालमा आइपुगेको धौलागिरी अस्पताल बागलुङ व्यवस्थापन समितिका समितिका अध्यक्ष केबी राणा मगरले जानकारी दिनुभयो अक्सिजनको अभाव पूरा गर्न मेसिन सहयोगी बन् बन्ने भन्दै अध्यक्ष राणाले कोरोना महामारीले निम्त्याएको सङ्कटको बेला बेलायतमा बस्ने नेपालीले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो नर्थन आयरल्यान्डमा बस्ने नेपालीहरूले एक आपसमा सहयोग सङ्कलन गरी तिन हजार चार सय एकानब्बे पाउन्ड अर्थात् पाँच लाख पच्चिस हजार तिन पच्चिस हजार नेपाली रुपियाँ जम्मा गरेर मेसिन पठाइएको कन्टेन्टले जानकारी दिनुभयो बेलायतका अस्पताल तथा स्वास्थ्य संस्थामा समेत प्रयोग भइरहेका उच्च प्रविधियुक्त ती मेसिनहरू कोरोना भाइरसका बिरामीलाई अक्सिजन दिनका लागि अत्यन्तै प्रभावकारी मानिने भएकाले महामारीको समयमा थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको कण्डेलको भनाइ छ अक्सिजन मेसिन यस यसअघि चितवन र दोलखा अस्पतालमा हस्तान्तरण गरिएको छ बेलायतको नर्थन आयरल्यान्डमा बस्ने नेपालीहरूले नेपालमा कोरोना भाइरसका बिरामीको उपचारका लागि नेपालका विभिन्न अस्पतालमा स्वास्थ्य उपचार सामग्री अक्सिजन मेसिनहरू उपलब्ध गराएका छन् खबरसँगै साँझ सात बजेको गलकुट खबरका अन्तमा अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुटमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका मूर्ति प्रतिस्थापन धम्जा जाँदै गरेको पिकअप जिप तङ्ग्रामा दुर्घटना हुँदा एक गम्भीर घाइते बागलुङमा एक सुत्केरी महिला सहित नौ जनालाई कोरोना संक्रमण पुष्टि र सामाजिक सुरक्षा भत्ता नआउँदा वृद्ध वृद्धहरूको दसैँ रित्तो धौलागिरी अस्पताल लाई परदेशीहरूद्वारा अक्सिजन मेसिन सहयोग यिनै खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई थप चार मेगर्सको नियमित प्रसारण सुन्दै गर्नुहोस् नमस्कार